समाचार मनोरञ्जन साहित्य खेलकुद सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी राष्ट्रीय गौरव प्रवासी नेपालीको एकै आवाज एकै आवाज प्रवासीअनलाइन डट कम मन पर्ने मान्छेले नै दाई भनेपछि मन पर्ने मान्छेले नै दाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि मन जसको पनि त दुखी हाल्छ नि मन जसको पनि त दुखी हाल्छ नि दुःख पर्दाखेरि बधाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि औकात हजुरको बल्ल थाहा होला औकात हजुरको बल्ल थाहा होला पुग्दैन उसले कमाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि जलिरहेकै मुटु देख्दा देख्दै पनि जलिरहेकै मुटु देख्दा देख्दै पनि झन जलाउन सलाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि माया गर्ने मेरो अर्कै छ भनिकन माया गर्ने मेरो अर्कै छ भनिकन जब उसले मलाई पराई भनेपछि मनपर्ने मान्छेले नै दाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि चिसापानी छ रामेछापका गजलकार राम शरण श्रेष्ठको गजल थियो यो मेरी कहिले न आओस् ए आँखामा कहिले न आओस् आए नि भुइँमा झर्न नपा नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सुमधुर गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी मदिरा पिएर गजल सुनाएँ मदिरा पिएर गजल सुनाए यो दिल दिएर गजल सुनाए रुदै हिँडे हिजो भौतारिएर म रुँदै हिँडे हिजो भौतारिएर म पिरमा थिएर गजल सुनाए यो दिल दिएर गजल सुनाए छाडी गयौ तिमी एक्लो बनाएर छाडी गयौ तिमी एक्लो बनाएर म एक्लै जिएर गजल सुनाए यो दिल दिएर गजल सुनाएँ चोटहरू सम्झी आँसु झरियो मेरो चोटहरू सम्झी आँसु झरियो मेरो आँखामा लिएर गजल सुनाए यो दिल दिएर गजल सुनाए भुलेर यी पीडा बाँच्न खोज्दैछु भुलेर यी पीडा बाँच्न खोज्दैछु दुखी मन सिएर गजल सुनाए मदिरा पिएर गजल सुनाए यो दिल दिएर गजल सुनाए गीता नगर चार चितवनका गजलकार कृष्ण प्रसाद सिमखडाको गजल थियो यो यस्तै मसँग अर्को पनि एउटा गजल छ उधारो जिन्दगीको खाता पुरानो उधारो जिन्दगीको खाता पुरानो कहिले फेरिन्छ यो गाता पुरानो पिरती छुटेको नि धेरै वर्ष भयो पिरती छुटेको नि धेरै वर्ष भयो अझै नि सम्झना छ नाता पुरानो कहिले फेरिन्छ यो गाता पुरानो अपराधी खुलेयाम हिँडिरहेछन् अपराधी खुलेयाम हिँडिरहेछन् कानुन नयाँ छ तर दाता पुरानो कहिले फेरिन्छ यो गाता पुरानो हेरविचार गर्ने श्रीमती पाएपछि हेरविचार गर्ने श्रीमती पाएपछि सम्झियो नालायकले माता पुरानो कहिले फेरिन्छ यो गाता पुरानो एउटा लेखकको परिचय हेर्नु एउटा लेखकको परिचय हेर्नु पुरानो चप्पलसँगै छाता पुरानो उधारो जिन्दगीको खाता पुरानो कहिले फेरिन्छ यो गाता पुरानो समी भन्ज्याङ लमजुङका गजलकार दोषी महेन्द्रको गजल थियो यो जहाँ हेरे त्यही राम्रो जुन हेरे जुनै राम्रो जहाँ हेरे त्यही राम्रो जुन हेरे जुनै राम्रो तिम्रो हातले बुनिदिँदा तपरी र दुनै राम्रो तपरी र दुनै राम्रो जहाँ हेरे त्यही राम्रो जुन जुनै राम्रो आखै राम्रो माथि परेलीको भेष राम्रो आँखै राम्रो आँखा माथि आँखै राम्रो आँखा माथि परेलीको भेष राम्रो मन्द मन्द बतासमा फरफराउने केश राम्रो ओठै राम्रो त्यसै माथि ओतिएको लाली राम्रो मनै त हो मलाई मेरै रोजाई कि काली राम्रो रोजाई कि काली राम्रो जहाँ हेरे त्यही राम्रो जुन हेरे जुनै राम्रो चङ्गी चङ्गी फुल्का थाली अझै राम्रो हातै राम्रो रङ्गी चङ्गी हातै राम्रो रङ्गी चङ्गी फुल्का थाली अझै राम्रो बजी बजिदिँदा सुनका बाली झनै राम्रो चिसो चिसो गोधुलीमा त्यो मायाको काख राम्रो चिसो चिसो गोधुलीमा त्यो मायाको काख राम्रो यति चोखो माया पाउनु यो भाग्यलाई लाख राम्रो यो भाग्यलाई लाख राम्रो जहाँ हेरे त्यही राम्रो जुन हेरे जुनै राम्रो दिनरात पिएर के गर्नु दिनरात पिएर के गर्नु तस्बिर थियो लिएर के गर्नु बिर्सनु थियो भने आखिर बिर्सनु थियो भने आखिर याद गर्न दिएर के गर्नु तस्बिर त्यो लिएर के गर्नु बिछोडमा दुई मुटु फाट्दा बिछोडमा दुई मुटु फाट्दा एक मुटु सिएर के गर्नु तस्बिर त्यो लिएर के गर्नु जिन्दगीका पाना भर्नु छ मैले जिन्दगीका पाना भर्नु छ मैले यति छिट्टै खिएर के गर्नु तस्बिर त्यो लिएर के गर्नु तिमी नै अर्कैको भएपछि तिमी नै अर्कैको भएपछि एक्लै मैले जिएर के गर्नु दिन रात पिएर के गर्नु तस्बिर त्यो लिएर के गर्नु गुङ्गबुचार नयाँ बसपार काठमाडौँका गजलकार उदासी राजको गजल थियो यो जिन्दगी बिचमा छोटो याद हाम्रो अपुरो जिन्दगी बिचमा छोटो याद हाम्रो अपुरो जिन्दगी बल्ल यात्रा हाम्रो अपुरो जिन्दगी खुल्ला किताब जस्तै हो पढ़ना के संगै होगा की किताब जस्तै हुमा पढ़ना के संगै होगा कुरे बसु तिमीलाई दिन्छु तिमीलाई पूर्णिमाको रात आउँदा रुँदै छोरे तिमीलाई पनि पछुतो हो जिन्दगी बल्ल मलाई गरिबले गलाइ गयो मलाई गरिबले गलाइ गयो सलाई नकोरेरै जलाइ गयो नराखी दया र माया कङ्गाल पार्दै नराखी दया र माया कङ्गाल पार्दै चलाइ मुटुमा नै ढलाइ गयो सलाई नकुरेरै जलाइ गयो अभाव दुःख पीडा एकपछि अर्को अभाव दुःख पीडा एकपछि अर्को पलाई जीवनमा फलाइ गयो सलाई नकोरेरै जलाइ गयो निचोरी नियतिले अन्त्यमा जिती निचोरी नियतिले अन्त्यमा जिती भलाइ नै गरे झैँ बलाइ गयो मलाई गरिबले गलाइ गयो सलाई नकोरेरै जलाइ गयो दानाबारी एक गरुवा इलामका गजलकार तारा प्रसाद अधिकारीको गजल थियो यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ समाचार मनोरञ्जन साहित्य खेलको सुजना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी रेडियो प्रवासी रेडियो प्रवासी रेडियो प्रवासी रेडियो गौरव प्रवासी नेपाली को एक आवाज प्रवासी ऑनलाइन डट कॉट चोखो मिठो प्यार भए अरू केही चाहिँदैन चोखो मिठो प्यार भए अरू केही चाहिँदैन तिमी जस्तो यार भए अरू केही चाहिँदैन मुटु चोर्यौ मन चोर्यौ चोर्यौ सपथोक मेरो मुटु चोर्यौ मन चोर्यौ चोर्यौ सपथोक मेरो माया पनि साबार भए अरू केही चाहिँदैन तिमी जस्तो यार भए अरू केही चाहिँदैन जे जे थियो सबै लग्यौ रित्तो भाछु म त जे जे थियो सबै लग्यौ रित्तो भाछु म त तिमीसँगैको संसार भए अरू केही चाहिँदैन तिमी जस्तो यार भए अरू केही चाहिँदैन मेरो गजल गीतहरू मिठास देऊ तिमी मेरो गजल गीतहरू मिठास देऊ तिमी त्यो बोलीमा झङ्कार भए अरू केही चाहिँदैन तिमी जस्तो यार भए अरू केही चाहिँदैन दुःखमा खुसी खोजौँ विश्वासको दियो बालौ दुःखमा खुसी खोजौँ विश्वासको दियो बालौ एक अर्कामा आभार भए अरू केही चाहिँदैन चोखो मिठो प्यार भए अरू केही चाहिँदैन तिमी जस्तो यार भए अरू केही चाहिँदैन गजलकार सुमन कालेको गजल थियो यो हाँसेर के भयो जब मन रुन्छ भने बाँचेर के भयो आत्मा तडपिन्छ भने आँसु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी आँसु पिएर हाँसु कसरी मु बाटो जलेर बच्छु कसरी धुवा भई उडु भन्छु आफै जान्न सक्दिनँ धुवा भई उडु भन्छु आफै जान्न सक्दिन माटोसँगै बिलाउँ भन्छु आफ्नै खाँडो पुर्न सक्दिन धुवा भई उडु भन्छु आफै जान्न सक्दिन धुवा भई उडु भन्छु आफै जान्न सक्दिन सँगै बिलाउँ भन्छु आफ्नै खाडो पुर्न सक्दिन जब बिर्सु भन्छु याद आउँछ के गरौँ दिलै जल्छ राग भए अब कसो गरौँ आँसु पिएर हाँसु कसरी मोटो जलेर बाँच्छु कसरी आँसु पिएर हाँसु कसरी मुटु जलेर बाँच्छु कसरी रूपमा भई झरू भन्छु शीत बन्न सक्दिन थोपा भई झरु भन्छु शीत बन्न सक्दिन सुकी जाउँ त खरे झै बालुवामा बन्न सक्दिन थोप भई झरू भन्छु शीत बन्न सक्दिन थोपा भई झरु भन्छु शीत बन्न सक्दिन सुकी जाउँ त खरे झै बलुवामा बन्न सक्दिन जब याद आउँछ बेहोस हुन्छु के गरौँ दिलै जल्छ राग भए अब कसो गरौँ आँसु पिएरा आसु कसरी मुटु जलेर बाँचु कसरी आँसु पिएर आसु कसरी मुटु जलेर बाँचु कसरी गीतपछि यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा मधुमल्लाचार चार मोरङका गजलकार टिका खड्का राष्ट्रप्रेमीको गजल मेरो हातमा परेको छ बिगार्न सक्नेले बनाउन सकेनन् बिगार्न सक्नेले बनाउन सकेनन् आफै जोसे आगो निभाउन सकेनन् मानवताका कुरा जो गर्दै हिँड्दथे मानवताका कुरा जो गर्दै हिँड्दथे उनले लडेकालाई उठाउन सकेनन् आफैले जोसे आगो निभाउन सकेनन् आफ्ना गल्ती राख्न खोज्ने मान्छेले नै आफ्ना गल्ती राख्न खोज्ने मान्छेले नै विवेकी भैनाम नाम कमाउन सकेनन् आफै जोसे आगो निभाउन सकेनन् रेगिस्तानमा जीवन काट्नेहरू भन्थे रेगिस्तानमा जीवन काट्नेहरू भन्थे त्यहाँ मनका इच्छा रमाउन सकेनन् आफैले जोसे आगो निभाउन सकेनन् असक्षमता कसको यी युवाको हेर असक्षमता कसको यी युवाको हेर जन्मिएको धरती हँसाउन सकेनन् बिगार्न सक्नेले बनाउन सकेनन् आफै जोसे आगो निभाउन सकेनन् नेपाली साहित्यको आकाशमा एउटा चम्किलो तारा आचार्य प्रभा हाल अमेरिकामा बस्दै आइरहनु भएको छ उहाँको एउटा गजल मेरो हातमा आज परेको छ गल्ती जीवनमा गरेपछि बल्ल थाहा भयो गल्ती जीवनमा गरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो आँखा सपना देख्नेलाई मात्र होइन रहेछ आँखा सपना देख्नेलाई मात्र होइन रहेछ रडभुल्लमा परेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो मन सधैँ नै विश्वासमा अल्झिएर हो कि मन सधैँ नै विश्वासमा अल्झिएर हो कि आँसु तरतरी झरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो आशा निराशा मनभरि पाल्दै बाँचिरहेथे आशा निराशा मनभरि पाल्दै बाँचिरहेथे नयन आँसुले भरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो यसै सम्झेथे आफूलाई म के हुँ र भनी यसै सम्झेथे आफूलाई म के हुँ र भनी जब यौवन झरेपछि बल्ल थाहा भयो गल्ती जीवनमा गरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो कुन पापीले छोपे जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो पाउनै सकिन यो माया कस्तो निष्ठुरीले लुकाए जस्तो मान्छेको मन ढुङ्गा जस्तो ढुङ्गाको निश्चल देवता जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो हिमाल चुम्न तन्मा तन् साट्नु थियो बाँच्नु थियो चोखो पेट लाउनु थियो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो పట్టై ఆకాశ చున్న మాయాకు ఫుల్ जस्तो, कुन पापीले छोपे जस्तो पाउनै सकिन यो माया कस्तो निष्ठोरीले लुकाए जस्तो मान्छेको मन ढुङ्गा जस्तो ढुङ्गाको निश्चल देवता जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो जीवनभित्र अनौठो कहानी रहेछ जीवनभित्र अनौठो कहानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ बल्ल बल्ल फुलेर झुल्न नपाउँदै बल्ल बल्ल फुलेर झुल्न नपाउँदै काँडा बिचको फुल त्यो नादानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ छाती भरिभरि फुल्न त फुल्यो तर छाती भरिभरि फुल्न त फुल्यो तर पहाड किन रोज्यो बिरानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ बिहानी पख सूर्यको किरण सँगसँगै बिहानी पख सूर्यको किरण सँगसँगै फुल नै नपाई झर्ने जिन्दगानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ जिन्दगी यस्तै हो भमराले छाडेपछि जिन्दगी यस्तै हो भमराले छाडेपछि जहाँ फुल्यो त्यही माटो सिरानी रहेछ जीवनभित्र अनौठो कहानी रहेछ कहानी भित्रै जवानी रहेछ गजलकार मानन्द रभाकीको गजल थियो यो यसलाई वाचन गरेर सुनाए बुझेको होइन तिमलाई नचिनेको होइन नबुझेको होइन तिमलाई नचिनेको होइन फेरि पनि तिमलाई भुल्ने उपाय नै छैन फेरि पनि तिमलाई भुल्ने उपाय तिम्रो खरै भत्काउने मेरो नियत है तिम्रो खरै भत्काउने मेरो नियत है फेरि पनि तिमीलाई भुल्ने ओखाती नै छैन फेरि पनि तिमीलाई भुल्ने ओखाती नै छैन काटी गए कै हो बिर्सन्छु कि बानी नेटो काटी गए कै हो बिर्सन्छु कि बानी मान्छे यता यो मन त्यतै फर्क्यो फेरि पानी फर्क्यो फेरि पनि नबुझेको होइन तिमीलाई नचिनेको होइन नबुझेको होइन तिमीलाई नचिनेको होइन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन फेरि पनि 白。 जस्तै यो मन छ समुद्रको छाल जस्तै यो मन छल्किरन्छ जति जति बिर्सु भन्छु याद बल्झिरहन्छ याद बल्झिरहन्छ राम्रोसँग थाहा छ मलाई तिमी मेरी हैन राम्रोसँग थाहा छ मलाई तिमी मेरी हैन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन दुखरै भत्काउने मेरो नियत है तिम्रो खरै भत्काउने मेरो नियत है फेरि पनि तिमीलाई भुल्ने ओखाकी नै छैन फेरि पनि तिमीलाई भुल्ने ओखाती नै छैन मन्दिर छ मस्जिद छ ऊ त्यो निर मन्दिर छ मस्जिद छ ऊ त्यो निर उभिएको सहिद छ ऊ त्यो निर जसले खुन बगाए थियो मुलुकको लागि जसले खुन बगाएको थियो मुलुकको लागि आज पनि जीवित छ ऊ त्यो निर उभिएको सहित छ ऊ त्यो निर तिम्रै मान्छे उतै जाऊ उतै भेटिनेछ तिम्रो मान्छे उतै जाऊ उतै भेटिने छ एकदमै चतित छ ऊ त्यो चोकनिर उभिएको सहित छ ऊ त्यो चोकनिर तिमी पनि आउनु ल साँच परियो भने तिमी पनि आउनु ल साँच परियो भने न भोक छ न निज छ ऊ त्यो चोकनिर उभिएको सहित छ ऊ त्यो चोकनिर दुई चार गजलकार जम्मा भएपछि दुई चार गजलकार जम्मा भएपछि गजल सुन्ने रित छ ऊ त्यो चोक निर मन्दिर छ मस्जिद छ ऊ त्यो चोक निर उभिएको सहित छ ऊ त्यो चोक निर आछाम कालिका स्थानका गजलकार लक्ष्मण मिलन विष्टको गजल थियो यो जालमा परेरा गई की परेरा गई खई जालमा परे गई की परेरा गई कसरी भनू मरे गई खसरी भनु मरे गई मरे गई की मारे गई खै जालमा परेरा गई की पारेरा गई अपने सागरे सा को त्यो मदिरा नयन को त्यो मदिरा नयन को त्यो मदिरा मागे amor. त्यो इमानको च्यादर इमानको च्यादर ओढेर आएको त्यो इमानको च्यादर दे आज उसले यतै कतै उतारेर आज उसले यतै कतै उतारेर गई আলো দেখি শায়দ উজালো দেখি শায়দ উজালো দেখি শায়দ ডরাছে ভোলা सरी भनु मरे रगई मरे रगई की मारे रगई खै जालमा परे रगई की पारे रगई